स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्समा लोकसङ्कारको अर्को एउटा रमाइलो बसाइ लिएर आज पनि तपाईँलाई भेट्न हामी उपस्थित भइसकेका छौँ प्रविधि कक्षबाट यति बेला मलाई साथ दिइराख्नु भएको छ प्राविधिक मित्र रिजनले अनि तपाईँको साथमा तपाईँ सँगै छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ लोकसङ्कारको व्यवसाय लिएर हामी हरेक दिन आउने गर्छौँ नौ बजेको नेपाल भाडी समाचार लगत्तै आउँछौँ करिब करिब दस बजेसम्म तपाईँसँगै रहन्छौँ र नेपाली लोकगीत सङ्गीतको बजारमा चर्चामा रहेका गीत सङ्गीतहरू तपाईँको माझमा राख्छौँ कहिले पुराना पुराना गीत सङ्गीत कहिले कल गीत सङ्गीत कहिले कुनै स्रष्टासँगको कुराकानी र कहिले नयाँ पुराना दुवै खाले गीत सङ्गीतलाई तपाईँको माझमा प्रस्तुत गर्छौँ र आज मैले विशेष गरी लोकसङ्कारको व्यवसायमा भर्खरै बजारमा आएका भएका गीत सङ्गीतहरू तपाईँको माझमा प्रस्तुत गर्ने चमर्को गरेको छु र यति बेला तपाईँले लोकझङ्कारको यो श्रृङ्खला रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघहरूको साथमा इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ यति बेला लोकसङ्कारको व्यवसायमा पहिलो साङ्गीतिकको सुनिराख्छु तपाईँ सम्पूर्णको लागि निकै नै सुमधुर आवाज पानी गए हो मलाई पिरालो सानी गए अब रुँदै कता हो र जाने मले किनार बनायो नरोइ सानी अब रुँदै कता हो र जाने हो परि मले दुई किनार बनायो नरोइ नरोइ बस आफैलाई जिन भन्छ आफैलाई जिन भन्छ दिनलाई रात रातलाई दिन भन्छ अब रुँदै कता हो र ओ हो मले Yes, स्पर्शी भागा तपाईँले सुनिसक्नु भएको छ लोकसङ्कारको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा र साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ विशेष गरी नेपाली लोकगीत सङ्गीतको बजारमा चर्चामा रहेका गीत सङ्गीतहरू तपाईँको माझमा प्रस्तुत गर्छौँ र आज मैले यस्तै मर्मस्पर्शी भाकाहरू तपाईँको माझमा लिएर आएको छु जुन गीत सङ्गीतलाई तपाईँले पनि मन पराउनु भएको छ जुन भाका सुन्दा तपाईँलाई पनि आनन्द लाग्छ त्यस्तै गीत सङ्गीतहरू तपाईँको माझमा लिएर उपस्थित भइसकेका छौँ र यति बेला लोकसङ्कारको व्यवसायमा फेरि पनि अर्को एउटा सुमधुर लोक फाकालाई नै अगाडि जोड्न चाहन्छौँ तपाईँकै लागि छराउन यो छाती चर्काउन कुन कसम खाउ तिम्रो मन फर्काउन ए सानो पत्याउ अब त तिम्रै नाममा चल्छ यो ढुकढुकी ए सानो बग रङ्ग तिम्रै नाममा चल्छ कि सानो बग्छ र तिमीले नि रगत बग्ने नसामै तिमी छेउ ए सानो पत्याउ अब त तिम्रै नाममा चल्छ यो ढुकढुकी ए सानो बग्छ रगत तिम्रै नाममा चल्छ यो ढुकढुकी सानो बग्छ र गर्दा गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो अर्पण एकछिनको व्यवसायिक विश्राम पछाडिको समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम लोकसङ्कार तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा मेगाहर्जमा र लोकसङ्कारमा रहेर विशेष गरी आज मैले नयाँ नयाँ गीत सङ्गीतहरू तपाईँको माझमा प्रस्तुत गरिराखेको छु र विश्वास छ तपाईँ पनि यति बेला रेडियो अर्पण सँगै हुनुहुन्छ यति बेला हामीलाई तपाईँले इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ लोकसङ्कारको व्यवसायमा हामी हरेक दिन तपाईँसँग फरक फरक ढङ्गबाट प्रस्तुत हुने गर्छौँ र आज भने विशेष गरी मैले नयाँ नयाँ गीत सङ्गीतहरू तपाईँको माझमा प्रस्तुत गरिराखेको छु यति बेला लोकसङ्कारको व्यवसायमा ढिला नगरिकन अर्को एउटा सुमधुर लोकफाकालाई नै तपाईँको माझमा जोड्न चाहन्छु बाँचछु लिएर तिम्रै माया मुठुमा साँचा तिम्रै नाम दिलमा भेटे तिमीलाई भेटाइन निकै नै सुमधुर आवाज तपाईँले सुनिसक्नु भएको छ यति बेला तपाईँ लोकसङ्कारको व्यवसाय सुन्दै हुनुहुन्छ रेडियोहरू पनि एक सय चार थुप्रो पाँच मेगाहर्जमा र यस्तै गीत सङ्गीतहरू तपाईँको माझमा राख्दा राख्दै हामी आजको कार्यक्रमको पनि लगभग अन्त अन्तमा आइसकेका छौँ यतिन्जेलसम्म तपाईँले लोकसङ्कारको व्यवसायलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद त्यस्तै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर विश्वको जुनसुक गुणाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद र यतिन्जेलसम्म मलाई प्रविधि कक्षमा रहेर रिजनले साथ दिनुभयो रिजनलाई पनि धेरै धेरै धन्यवाद दिँदै लोकसङ्कारको आजको व्यवसायबाट म प्रतीक्षा पनि छुटिन्छु हवस् त नमस्कार साथै छ मेरो आत्मा रोएको को सुन्छ सम्झिरहन्छु मायालाई हरेक पला पला, कहाँ छौ ए मेरो मुठो भेट्नलाई आउँथे म बारी भए भुर भुर उड्दै पानी भए बग्दै सला सला साथै जुन छ मेरो आत्मा रोएको को सुन्छ सम्झिरहन्छु मायालाई हरेक पल पल कहाँ छौ ए मेरो मुठो भेट्न भुरु भुर उड्दै पानी भाइ बग्दै सला सला चारी भाइ उड्दै पानी भाइ बग्दै सला सला सबैका लागि एक चार